नमस्कार अनि हार्दिक स्वागत छ कार्यक्रम अर्पण समर्पणमा प्रविधि कक्षका आत्मीय मित्र राज अनि म भएको साथमा रामु आचार्य तपाईँ सुन्दै हुनुहुन्छ अर्पण सबैका लागि सधैँका लागि रेडियो अर्पण एक सय चार थुप्लो पाँच मेगाहर्ज अनि कार्यक्रम अर्पण समर्पण रेडियो अर्पण एक सय चार थुप्लो पाँच मेगाहर्जको दैनिक दिवाकालीन प्रस्तुति हो दिउँसो दुई बजेको अर्पण समाचारपछि करिब करिब तिन बजेसम्मको यो समय हामी सँगै रहने गर्दछ र कार्यक्रम अर्पण समर्पण मार्फत तपाईँ सँगै कुराकानी गर्ने गर्दछौँ तपाईँको सुख दुःख हामी बुझ्ने गर्दछौँ साथमा हामीले बजाउने गीत मार्फत आफन्त प्रियजन घर परिवार सम्पर्कको लागि मिठो सम्झना साथमा कसैलाई केही भन्नुपर्ने छ केही सन्देश दिनुपर्ने छ भने सन्देश पनि तपाईँ दिन सक्नुहुन्छ यति बेला कार्यक्रममा कोही मित्र हुनुहुन्छ भन्ने इसारा राजको रहेको छ उहाँसँग कुराकानी गरौँ हजुर नमस्कार हजुर नमस्कार राज के भइरहेछ हजुर नमस्कार कोही मित्र हुनुहुन्छ तर उहाँको आवाज मैले सुन्न पाइरहेको छैन अलिकति फिलर कम गरौँ राज हजुर नमस्कार नमस्कार कहाँबाट को बोल्दै हुनुहुन्छ खुराकदेखि सोनाम तामाङ हजुर के छ हो सोनामजी खबर निन्द्रा लागिरहेछ क्या सोनामजीलाई <laughs> अनि उन्नति प्रगतिका कुराहरू के के भइरहेछन् केही छैन है अनि आज के गरेर बिताइरहनु भएको छ अहिलेसम्मको समय एक्जाम दिएर घरमा दादा अहिले एक्जाम सकिसक्यो घरमै त्यत्तिकै बसिरहनु भएको छ अनि खेतीपातीको काम के के भइरहेछ कोराकतिर अहिले मकै पाएको छैन दादा मकै अझसम्म पाएको छैन ठिकै छ मकै पाकेपछि त बारीतिर नि व्यस्त हुनु पर्यो होइन क कसलाई सम्झने आज हजुरको लागि धन्यवाद लागि <laughs> आमा हजुरबा हजुरआमा अङ्कल सोना भाइ शुभ बहिनी पार्वती सोनम भनेर चिने नचिने सम्पूर्ण दादा हुन्छ सोनामजी आइरहनु होला अहिले पनि छुट्टिन्छ नमस्कार सोनाम तमाङ आउनुभएको थियो खुराकबाट सम्पूर्णको लागि सम्झना अगाडि बढाउनु भयो यति बेला फेरि पनि कोही साथी हुनुहुन्छ भने इसारा रह्यो यहाँनिर उहाँसँग कुराकानी गरौँ हजुर नमस्कार हजुर नमस्कार कोही मित्र हुनुहुन्थ्यो उहाँसँग फेरि पनि कुराकानी गर्न समस्या भइरहेको छ राज के भइरहेछ <laughs> राजले म मिलाउँदैछु भनिरहेछन् यति बेला यो अलि राम्रोसँग मिलाऊ है राज हजुर नमस्कार कहाँबाट को बोल्दै हुनुहुन्छ कहाँबाट जतारा ए जोगराबाट तारा कहाँ हो ताराजी यो जोगरा भन्ने ठाउँ काली खोला भन्दा माथि ए चण्डी भन्ज्याङ गाविसबाट के गर्नुहुन्छ ताराजीले ए पानी पर्ला छ बसिरहनु भएको छ घरायसी कामहरू होला नि त ताराजी <laughs> अनि कामै नगरी तपाईँ बसिरहेछ त होइन एउटा छ नि त भनाइ नगरी काम पुग्दैन खान साँझ र बिहान भन्छ नि <laughs> <laughs> त्यो त हो है एकदमै त्यही त नि काम त गर्नुपर्छ तपाईँ बोलाउनुहोस् न म त कोदो रोप्न यति रमाइलो लाग्छ भन्ने सिमाना नै छैन दाराजी ल यसपालि फुर्सद भएसम्म चण्डी भन्जङ आएर ताराजीलाई भेटेर कोदो रोपेरै फर्किनु पर्ला <laughs> हुन त फेरि कोदो रोप्दाखेरि पनि अलि के एउटा हुने भने नि ताराजी त्यो एउटा गीत छ नि कोदो रोप्दा लागेको पिरती छुट्यो तोरी फुल्ने बेलामा भन्छ नि त्यस्तो त्यस्तो जस्तो मिला जस्तो हामी नि हामी नि <laughs> हुन्छ ताराजी तपाईँसँग कुराकानी गरेर निकै खुसी लाग्यो क कसलाई सम्झने आज मैले हजुरको लागि धन्यवाद अनि नि दादाको लागि अनि मेरो मम्मी अनि बेनाजी सुनिरहनु भएको छ अनि काकी दादा अनि भाउजू अनि हुन्छ ताराजी आइरहनु होला माया नमार्नु होला अहिले पनि छुट्टिन्छु नमस्कार बाट तारा हुनुहुन्थ्यो उहाँसँग कुराकानी भइसकेको छ राजको इसारा यहाँनिर फेरि पनि कोही मित्र हुनुहुन्छ भन्ने तर राजको इसारामा नि आजभोलि विश्वासै लाग्न छोड्यो राज <laughs> हजुर नमस्कार मैले सुरुमै भनेको थिएँ राजको इसारामा मलाई अलिकति विश्वास कम लाग्न थाल्यो भनेर मैले जे भने थिएँ जे सोचे थिएँ त्यही नै रह्यो यहाँनिर कार्यक्रम अर्पण समर्पण सुनिरहनु भएको छ मात्र समुदायमा वास्तविक सामुदायिक रेडियोको पहिचान कायम गरेर सफल रेडियो रेडियो अर्पण एक सय चार थप्लो पाँच मेगाहरूको ध्वनि तरङ्गमा यति बेला कोही मित्र हुनुहुन्छ उहाँसँग कुराकानी गरौँ हजुर नमस्कार कहाँबाट को बोल्दै हुनुहुन्छ त एकदमै सुनिरहेकै आवाज हो के अरे यो त चिन्न सक्नु भएन चिन्न चाहिँ सकिन सुन्न चाहिँ असाध्यै सुनेको आवाज ए रविना नि त हो त नि है रविनाजी के छ खबर किन दाइ घाम लागिरहेछ भन्नु पऱ्यो रमाइलो घमाइलो नै छ भन्नु पऱ्यो घमाइलो रमाइलो तनाउतिर आज होइन अनि तनाउतिरका अरू साथीहरूको खबर के छ अरू सबै साथीहरूको झकास बिन्दास नै छ भन्नु पऱ्यो झकास बिन्दासमै चलिरहेछ चलिरहेछ तनाउतिरका अरू साथीहरू अलि पातलिनु भएको छ भोलि किन हो खै त्यो त मलाई थाहा भएन म त पातलीको छैन नि <laughs> अरूले के गरे थाहा छैन मैले चाहिँ माया गरेकै छु होइन अनि हो नि त अनि हजुरहरू के छन् हाम्रो पनि एकदमै राम्रो छ रविनाजी अब यो बर्खाको मौसम कहिले पानी परिरहन्छ कहिले घाम लागिरहन्छ होइन उठ्ने बेला उठ्ने बेलै तपाईँले आई भने जस्तो घमाइलो रमाइलो छ भने जस्तै होइन क कसलाई सम्झने रविनाजीले हजुरलाई धन्यवाद अनि राजलाई अनि विष्णुलाई अनि रेडियो अर्पणको अल आरजेलाई अनि मेरो साथीहरू पर्दा मेरो बहिनी र बसेको छ नबिनामा अनि साथीहरू सन्जय सागर सरोज सबिना बिना र अनि प्रतिमा सलिना विज्ञान अनि पछि के अरे मुना सविता सबैजनालाई बिर्सेको छैन भन्न चाहन्छु सविता बिनिकाहरूलाई पनि अनि अस्मी कोपिलालाई पनि बिर्सेको छैन भन्न चाहन्छु रमेशलाई अनि पूर्णलाई पनि बिर्सेको छैन भन्न चाहन्छु हुन्छ रविनाजी आइरहनु होला अहिले पनि छुट्टिन्छ नमस्कार रविना आउनुभएको थियो तनहुबाट तिनजना मित्रहरूसँग कुराकानी गऱ्यो अब गीत सुनाउँ कि भनेको राजले फेरि पनि कुराकानी गरौँ भन्ने इसारा हजुर नमस्कार राजले जति बेला इसारा गर्छन् उति बेला चाहिँ कुराकानी हुन पाउँदैन राज गीतै सुनाउँ आज आइतबारिए बसाइमा हामी लोक तथा दोहोरी भाकाहरू सुन्ने गर्दछौँ कार्यक्रम अर्पण समर्पणमा हरेक दिन फरक फरक भाकाहरू फरक फरक गीतहरू हामी राख्ने गर्दछौँ स्वयं रूप आजको यो आइतबारीय श्रृङ्खलामा भने हामी लोक तथा दोहोरी भाकाहरू मार्फत तपाईँलाई मनोरञ्जन दिने गर्दछौँ साथमा कार्यक्रम अर्पण समर्पणमा आउनका लागि भने तपाईँले शून्य छपन्न पाँच त्रिसठी तिन सय बत्तिस अनि शून्य छपन्न पाँच त्रिसठी तिन सय तेत्तिस यो दुईवटा नम्बरलाई अप्नाउन सक्नुहुन्छ यही जानकारी मैले यहाँनिर राखेँ यति बेला यो भाका सुन्छौँ यो भाका पछि छोटो ब्रेकमा जानेछौँ त्यसपछि फेरि पनि आउनेछौँ रेडियो अर्पण एक सय चार थुप्रो पाँच मेगाहरू अनि कार्यक्रम अर्पण समर्पण सँगै रहनुहोला आए साउनी स्वास्नीलाई छलेर स्वास्नीलाई छालेर खेतमा पानी लाउँछु म भनेर साउनीको भट्टी पसल देखेसी मन हुन्छ सन्तल देउन साउनी एकै बोतल स्वास्नीलाई छलेर स्वास्नीलाई छलेर खेतमा पानी लाउँछु म भनेर साउनीको भट्टी पसला देखेसी मन हुन्छ चञ्चला देउन साउनी एकै बोतला देखेसी मन हुन्छ चञ्चला देउन साउनी एकै बोतला हरेक बोतल पिएर साउनीको भट्टी पसल देखेसी मन हुन्छ चञ्चल देउन साउनी एकै बोतल लाहुरमा जागिर लाहुरमा जागिर के हुन्छ र एक बोतल पिएर बसाउने एकै पत्तल देखेसी मन हुन्छ चञ्चल त्यो साउनी एकै कसै कसैलाई मुस्किल छ पोखरामा म छु आज धेरै टाढा हो म छु आज धेरै टाढा मेरो दिल छ पोखरामा नमस्ते म गायक प्रमोद खरेल अहिले तपाईँ सुन्दै हुनुहुन्छ तपाईँको आफ्नै रेडियो अर्पण एक सय सात थुप्रो पाँच मेगा पनि कोही न कोही त चाहिँदो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 धनीले घर कम्पाउन्ड पर्खाल विभिन्न किसिमका निर्माण कार्य गराउँदा संघको कार्यालयमा आई घर धनी र ठेकदार बीच निर्माण शुरू गराउनु पर्नेछ भवन निर्माण व्यवसायी संघको सदस्यता कार्ड नभएका ठेकदारलाई निर्माण कार्य गराउँदा सम्झौता हुने छैन माथि उल्लेखित बुदा अनुसार काम नभएमा भइपरि आउने दुर्घटना एवं यस संघबाट पाउनुपर्ने सुविधाबाट वञ्चित हुनुपर्नेछ भवन निर्माण व्यवसायी संघ पूर्वी चितवन फोन शून्य दुई सय एकात्तर मेरो आफ्नै शान छ मेरो आफ्नै स्टाइल छ मेरो छुट्टै पर्फर्मेन्स छ किनकि मसँग आशीर्वाद अटोमोबाइल्स प्रालीबाट खरिद गरेको बाइक छ मेरो विश्वास मेरो सहारा आशीर्वाद अटोमोबाइल्स प्राली दुई सय सिसी एनएस तथा दुई सय बिस का पल्सर बाइकहरू विश्वमै सर्वाधिक बिक्री हुने पिकअप र माइलेज राम्रो भएको एक सय पच्चिस र एक सय पचास सिसीको डिस्कभर बाइक एक सय सिसीको प्लाटिना बाइकहरू पाइन्छ साथमा फाइनान्स सुविधा exchange offer genuine spare part तथा दक्ष र अनुभवी मेकानिकद्वारा सर्भिसको सुविधा बजाज कम्पनीको बाइकको आधिकारिक विक्रेता आशीर्वाद अटोमोबाइल्स प्राली खैरनी चार मगनी चोक पर्सा फोन नम्बर शून्य छप्पन्न पाँच तिरासी एक सय छयत्तर मोबाइल अन्ठानब्बे चार एकाउन्न बाह्र शून्य बत्तिस एसएलसी फेल भएका एसएलसी छुट भएका विद्यार्थीहरूका लागि private test SLC and special SLC preparation क्लासमा भर्ना खुल्यो भर्ना खुल्यो कहाँ न्यु साइनिङ एजुकेसन सेन्टरमा हामी कहाँ दक्ष तथा अनुभवी शिक्षक शिक्षिकाबाट स्वच्छ एवं शान्त वातावरणमा व्यवस्थापकको प्रत्यक्ष निगरानीमा लेसन प्लान अनुसार एसएलसी तथा प्लस टूको कक्षा सञ्चालन गराइन्छ साथै सम्पूर्ण तहको ट्युसन इङ्ग्लिस ल्याङ्ग्वेज एवं प्लस टूमा साइन्स पास गरी बिबिए र सिए पढ्न चाहनेहरूका लागि कम्पलसरी बेसिक कोर्स पनि गराइन्छ सम्पर्क new shining education centre Ratnanagar आठ दूरसञ्चार रोड चितवन प्रबन्धक नवीन कुमार शर्मा फोन शून्य छप्पन्न पाँच बैसठी तिन सय पचपन्न मोबाइल अन्ठानब्बे चार एकाउन्न तिरासी तिन सय चौवालिस पुनश सिसी क्यामेराको निगरानीमा पढाइ हुने जानकारी गराइन्छ गुणस्तरीय शिक्षाको लागि न्यु साइनिङ एजुकेसन सेन्टर यो हो रेडियो अर्पण एक सय चार थुप्रो पाँच मेगा हर्ज अर्पण सबैका लागि सधैँका लागि स्वागत छ एकैछिनको विश्राम पछिको समयमा सुन्दै हुनुहुन्छ अर्पण सबैका लागि सधैँका लागि रेडियो अर्पण एक सय चार थुप्लो पाँच जाने कार्यक्रम अर्पण समर्पणको व्यवसायमा हामी जुटिरहेका छौँ र तपाईँसँगै कुराकानी गरिरहेका छौँ तपाईँ कार्यक्रममा आउन चाहनुहुन्छ भने शून्य छपन्न पाँच पाँच त्रिसठी तिन सय बत्तिस अनि शून्य छपन्न पाँच त्रिसठी तिन सय तेत्तिस यो दुईवटा नम्बरलाई अप्नाउन सक्नुहुन्छ र कार्यक्रममा आइसकेपछि हामीले अगाडि बढाउने भाका मार्फत आफन्त प्रियजन घर परिवार सम्पर्कको लागि मिठो सम्झना साथमा सन्देश पनि दिन सक्नुहुन्छ कोही मित्र हुनुहुन्छ यति बेला उहाँसँग कुराकानी गरौँ हजुर नमस्कार नमस्कार दादा कहाँबाट को बोल्दै हुनुहुन्छ शिला कहाँबाट जोगराबाट के छ शिलाजीको खबर हाम्रो पनि एकदमै ठिक छ शिलाजी अनि के गर्दै हुनुहुन्थ्यो घरतिर आज अनि काम गर्दै अनि कोदो रोप्दै दादा ए कोदो रोप्दै हुनुहुन्छ है अघि ताराजी पनि कोदो रोप्ने बेला भयो भन्नुभएको थियो जोगराबाट <laughs> साथी साथी हुनुहुन्छ हुन्छ मिलेर अर्म पर्म लगाएर काम गर्नु होला होइन शिलाजी एकदमै आउने अघि आउने कुरा भइसकेको छ ताराजीले ताराजीले निमन्त्रणा दिइसक्नु भएको छ है निमन्त्रणा पाइसकेपछि त आउनै पर्यो होइन र <laughs> एकदमै भइहाल्छ नि शिलाजी कसलाई सम्झने आज धन्यवाद अनि लागि अनि मैले घर परिवारको लागि बुबा मम्मी अनि मेरो दादा यहीँ सुनेर बस्नुहुन्छ उहाँको लागि अनि मेरो तारा अनि सिर्जना अनि उता मेरो माइतको बुवा मम्मी अनि यहाँ मेरो गरी चाहिँ मेरो दिदीको लागि अनि रेडियो सुन्ने रेडियो अर्को सुन्ने हो रेडियोको लागि अनि मलाई चिन्ने नचिन्ने सम्पूर्णको लागि दादा हुन्छ शिलाजी आइरहनु होला अहिले पनि छुट्टिन्छ नमस्कार हुन्छ दाइ बाबाई आउनुभएको थियो शिला जोगराबाट सम्पूर्णको लागि सम्झना अगाडि बढाएर विधा भइसक्नु भएको छ फेरि पनि कोही मित्र हुनुहुन्छ भने इसारा राजको रह्यो यहाँनिर उहाँसँग कुराकानी गरौँ हजुर नमस्कार कहाँबाट को बोल्दै हुनुहुन्छ खोराकदेखि सरिता लामा सुनौ सरिताजीको खबर के छ अनि के गर्दै हुनुहुन्थ्यो आज बसी बसाउमै समय बितेको पत्तै भएन होइन र कसले कसलाई सम्झने आज सरिताजी धन्यवाद अनि मान्छे हुने प्रेम दादा पदमपुर हुने फुलमाई दिदी विमला मलाई सरिता भने चिनी नचिनी सम्पूर्णलाई हुन्छ सरिताजी आइरहनु होला अहिले छुट्टिन्छु नमस्कार आउनुभएको थियो सरिता लामा खोराकबाट सम्झना अगाडि बढाएर बिदा भइसक्नु भएको छ फेरि पनि कोही मित्र हुनुहुन्छ भन्ने इसारा यहाँनिर राजको रह्यो कार्यक्रम अर्पण समर्पण तपाईँ सुनिरहनु भएको छ रेडियो अर्पण एक सय चार थुप्रो पाँच मेगाजमा कोही मित्र हुनुहुन्छ उहाँसँग कुराकानी गरौँ हजुर नमस्कार कहाँबाट को बोल्दै हुनुहुन्छ तपाईँको आवाज मैले राम्रोसँग सुन्न सकिनँ कुराकदेखि अनिसा तामाङ अनिसाजी के छ खबर हाम्रो पनि एकदम ठिक छ अनिसाजीको आवाज त्यति राम्रोसँग मैले सुन्न पाइनँ क कसलाई सम्झिन अनिसाजी धन्यवाद हुन्छ अनिसाजी आउँदै गर्नु होला अहिले भने छुट्टिन्छ नमस्कार आउनुभएको थियो अनिसा तमाङ खोराकबाटै र हामी अलिकति अन्त्यमा पनि छौँ एकजना मित्रसँग कुराकानी गर्ने भन्ने इसारा राजको रह्यो यहाँनिर हजुर नमस्कार नमस्कार दादा कहाँबाट को बोल्दै हुनुहुन्छ खोराकबाट सुकलाल लामा के छ सुखजी खबर बसी बसौँ समय बितिरहेको कि अन्य कामहरू पनि भइरहेछ अरू केही हुन सकेन अनि खेतीपाती के के भइरहेछ हल्का हल्का पानी पर्दैछ है अनि सुकलालजी खाली समयमा यो काम गरेर बिताउँछु भन्ने त हुन्छ होला नि भनेपछि वस्तु पालन गर्नु भएको छ गाई पाल्नु भएको छ कि भैँसी पाल्नु भएको छ कि गाई पाल्नु भएको छ भनेपछि राम्रै छ व्यवसाय दुधको बजार चाहिँ कस्तो छ सुकलालजी खोराकतिर यस्तो दादा ठिकै त अहिलेसम्म त बसी भन्नु पऱ्यो अब त्यही हो बिस्तारै बिस्तारै अगाडि बढ्दै होइन हुन्छ सुकलालजी क कसलाई सम्झने आज तर्फमा हजुरको लागि धन्यवाद अनि मेरो कुरा हुने टिकरा मामा माइज्यू अनि मेरो साथी सनक लामा अनि अशोक प्रज्वल कुमार अनि अनिसा अनिसा बहिनीको लागि बिरबार दादा अनि सम्पूर्ण दादा हुन्छ शुक्लाजी आउँदै गर्नु होला हुन्छ छुट्टिन्छु नमस्कार नमस्कार दादा यति बेला आउनु भएको थियो शुक्ला लामा खुराकबाट हामी अन्त्यमा छौँ भन्दा भन्दै राजले फेरि एकजना मित्रसँग त कुराकानी गर्नै पर्छ म सुखै दिन्न भनेका छन् ठिकै छ अन्तिम मित्रसँग कुराकानी गर्न आज कार्यक्रममा आउनुहुने साथीहरू मध्येबाट हजुर नमस्कार नमस्कार दादा कहाँबाट को बोल्दै हुनुहुन्छ जोगरबाट जोगराबाट अन्जु आज जोगरातिरबाट एकदमै तहल्का भइरहेछ किन हो अन्जुजी <laughs> जोगराबाट आज धेरै माया गर्दै हुनुहुन्छ साथीहरूले है अघि भर्खर पनि आज दुईजना मित्रहरूसँग कुराकानी गरेको हो जोगराका मित्रहरूसँग होइन र सुन्दै हुनुहुन्थ्यो होला नि त अन्जुजीले पनि सुनिरहनु भएको थियो दादा अनि हामी साथीहरू हो कि यता मेरो साथी साथी हुनुहुन्छ है भनेपछि त अब कार्यक्रम सकिएपछि त खेतबारीतिर जानुपर्ने छ है कोदो रोप्ने काम छ नि त अन्त्यमा छ <laughs> अन्जुजी धेरै लामो कुराकानी गर्न नि नभ्याइने समयमा है कसलाई सम्झने ल भन्नुहोस् सबपछि त हजुरको लागि धन्यवाद अनि फुल उठाउने दादाको लागि अनि मेरो मम्मी सुनिरहँदा अनि मेरो सारा दिदी शिला भाउजू अनि दिले दादा अनि कान्छाजनाज्यू काकी अनि सुन्यो नि अनि मलाई अनि अन्जु अति मुद्दा अनि त्रिसेना अनि मलाई अन्जु भने नचिन्ने सम्पूर्ण लागिरहेन हुन्छ अन्जुजी आइरहनु होला अहिले फेरि छुट्टिन्छ नमस्कार आउनुभएको थियो जोगराबाट अन्जु आज आठजना मित्रहरूसँग कुराकानी गऱ्यौँ खोराकबाट आउनुभएको थियो सोनाम तमाङ जोगराबाट तारा त्यस्तै तनहुबाट रविना शिला हुनुहुन्थ्यो जोगराबाट खुराकबाट सरिता लामा खुराकबाट अनिसा तमाङ त्यस्तै कोराकबाट शुक्लाल लामा र अन्त्यमा जोग्राबाट अन्जु भएको थियो जति पनि साथीहरू कार्यक्रममा आउनुभयो नि आउने प्रयास गर्नुभयो तपाईँहरू सम्पूर्णलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु र भोलि फेरि कार्यक्रम अर्पण समर्पणको अर्को श्रृङ्खलामा तपाईँ हाम्रो भेट हुने नै छ अर्पण सबैका लागि सधैँका लागि रेडियो अर्पण एक सय चार थुप्रो पाँच सँगै रहनुहोला प्रविधि कक्षका मित्र राजलाई धन्यवाद रामु आचार्य विदा भई नमस्कार